नमस्कार साथै प्रभातकालीन न्यानो अभिवादन कार्यक्रम हाम्रो देश हाम्रो गौरवको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूमा प्रविधिका दाजु रिजन अनि कार्यक्रम प्रस्तुता म सुशील पौडेलको तर्फबाट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव तपाईँ यति बेला हामीलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सको आकर्षीय ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रममा हाम्रो देश हाम्रो गौरव लिएर हामी हरेक हप्ताको बिहिबार बिहान आठ बजेको शुभ बिहानी पश्चात आउने गर्दछौँ र करिब करिब नौ बजेसम्म रहने गर्दछौँ यस बसाइमा रहेर हामीले सदा सदा राष्ट्र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग साथसाथै मिठा मिठा स्वदेश गानहरू उठान गर्ने गर्दछौँ आजको श्रृङ्खलामा पनि यिनीहरू जस्तै विषयवस्तुको साथमा उपस्थित भएका छौँ साँच्चै नै हामी जन्मेको यो देश गौतम बुद्धको जन्मदेश ऋषि मुनिहरूको तपोभूमि आराध्य देवी देवताको कर्मथलो सुन्दर प्राकृतिक झटाहरूले भरिपूर्ण यो देश यो राष्ट्र हाम्रो लागि सदा सदा गौरव अनि प्रतिष्ठाको विषय हो त्यसैले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सको यस श्रृङ्खलामा रहेर यस बसाइमा रहेर हामीले सदा सदा यिनै र यस्तै विषयवस्तुमाथि आवाज उठाउँदै आइरहेका छौँ सदा सदा राष्ट्रलाई सिरोपर गर्दै राष्ट्रलाई शिरमा राखेर राष्ट्रको गौरवका विषयवस्तुहरू हामीले यहाँबाट उठाइरहेका हुन्छौँ र आजको श्रृङ्खलामा नेपालको प्राकृतिक सौन्दर्य र राष्ट्रियताको प्रसङ्गलाई उठान गर्न खोजिरहेका छौँ कार्यक्रमको सुरुवात गरौँ एउटा सोधस्थानबाट रातोर चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो र गच्छरियो यो सान हाम्रो रातोर चन्द्र सूर्य अटल यो झुकेन यो कहिले लत्रेन यो कहिले जङ्गी निशान हाम्रो हिमाल जय अटल यो झुकेन यो कहिले लत्रेन यो कहिले हार आए साम्राज्य दूरी हारे हारे बिहानीको त्यो उषाको किरण चाहिँ रङ्गिन नेपाल हिमालको अथक बग्ने पानी चाहिँ शीतल छ नेपाल घाम पानी र कुहिरोमा रम्ने मयूर चाहिँ छ नेपाल सयौं जात जातिले भएको आहा कति राम्रो छ हाम्रो नेपाल हिमाल पहाड अनि तराईलाई अगालेको नेपाल उकाली ओराली देउरालीको चौतारी हो नेपाल पूर्व मेची पश्चिम महाकाली फुलबारी झै नेपाल नागबेली झै बग्ने नदी नाला युक्त कति राम्रो छ हाम्रो नेपाल प्राचीन मठ मन्दिरले सजिएको वास्तुकलामा धनी नेपाल संस्कार संस्कृति र पूर्वीय सभ्यता बोकेको शान्त नेपाल शान्ति क्षेत्रमा संसारका अग्रदूत भगवान बुद्ध जन्मेको नेपाल जय जय नेपाल जय नेपाल साँच्चै हाम्रो देश कतै धुप धुप बल्ने गगनचुम्बी मूल शिखरहरू कतै कोडधारी जङ्गल कतै अग्ला होचा टाकुराहरू त कतै समथर भूभाग रहेको देश हाम्रो सर्वस्व हो हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्म हाम्रो देशको सीमा फैलिएको छ आदर्श नारी सीता र शान्तिका अग्रदूत गौतम बुद्ध यही देशमा जन्मिए हुर्किए र संसारभर नेपालको महिमा गहन गरे ती वीर विरासतले लडेर हाम्रो देशलाई विश्वमा चेनाए यो नै हाम्रो लागि गौरव अनि प्रतिष्ठाको विषय हो नेपाल सानो देश भए तापनि एउटा सानो संसारको रूपमा मानिन्छ नेपाल अधिराज्यको यस्तो बनोट छ हिमाली क्षेत्र पहाडी र तराई क्षेत्रमा विभिन्न जाति जनजातिहरूको बसोबासमा जसरी विभिन्नता छ त्यसरी नै नेपालको पूर्वदेखि पश्चिमसम्मको माटोको अवस्था यस्तो छ कि यहाँ अनेकौं किसिमको हावापानी भएकोले विभिन्न प्रकारका खाद्य पदार्थहरूको उत्पादन हुने गर्छ यहाँको हावापानी यस्तो छ कि बाह्रै महिना काम गर्न सकिन्छ संसारका अनेकौं देशहरूमा जे जति उत्पादन हुन्छ थोर बहुत यही भूभागमा उत्पादन हुने गर्छ कयौं नदी र सयौं खोला र झरनाहरूले गर्दा यस भूभागलाई प्रकृतिको देनको रूपमा लिइन्छ नेपाललाई पानी नै पानीको देश पनि भनिन्छ नेपालको पानीलाई राम्ररी सिँचाइ र विद्युत उत्पादनमा सदुपयोग गर्न सकियो भने नेपाल खाद्यान्नको भण्डार हुन सक्छ नेपालको पानीबाट आठ करोड किलोवाट भन्दा बढी विद्युत उत्पादन गरेर आफ्नो देश र छिमेकी देशहरूमा हराभरा बनाउन सकिन्छ जङ्गलै जङ्गलले सजे सजाउ नेपालभित्र अनेकौं किसिमका जनावरहरू आठ सय भन्दा बढी प्रकारका चराचुरुङ्गीहरू र विश्वमै दुर्लभ मानिएको जड जडीबुटीहरू र एकसिङे गैडा पाटे बाघ जस्ता दुर्लभ जनावरहरू यहाँ पाइन्छन् हर प्रकारले प्रकृतिले नेपाललाई साथ दिएको छ कयौँ विदेशी यात्रीहरू भन्छन् यो ठाउँ संसारभरमा सबभन्दा सुन्दर स्थान हो विश्वका हरेक कुना कुनामा आप्रवासी नेपालीहरूको नेपालप्रतिको प्रेमको कारण उच्च शिक्षा हासिल गर्न र कामको खोजीमा विश्वका हरेक राष्ट्रमा पुगेका नेपालीहरूले नेपालीपन कायम राख्न सकेकाले नेपाली राष्ट्रियताको मौलिकताले चौतर्फी पहिचान स्थापित गर्न सकेको छ हाम्रो देश सानो भए पनि यहाँ धेरै थरीका जाति छौँ यहाँ कुनै पनि एक जातिलाई होच्याएर र बिर्सेर नेपालको राष्ट्रियता पुरा हुँदैन हाम्रो देशमा विभिन्न जातिहरूको साझा नेपालको सांस्कृतिक राष्ट्रियता बनेको छ नेपालमा हिन्दू बौद्धिक र बौद्धको समष्टिबाट नेपाली संस्कृतिको सिर्जना भएको छ सहिष्णुता सभ्यता र संस्कृतिको हिसाबमा हाम्रो संस्कृति उत्कृष्ट छ हामी संस्कृतिका धनी छौँ अनेकौँ जातिहरू मिलेर एक साझा नेपाली जातिमा एकीकृत हुन सकेका छौँ हामी नेपालीहरू हामी नेपालमा पचासौं मातृभाषा बोल्छौँ यी सम्पूर्ण मातृभाषाहरूलाई जीवित राख्न अन्तर्जातीय सम्पर्क भाषाको रूपमा नेपाली भाषा साझा भाषाको रूपमा स्थापित भएको छ नेपाल हिन्दू अधिराज्यबाट धर्मनिरपेक्षमा गए पा गए तापनि नेपाल अरू राष्ट्रहरूभन्दा निकै नै उदार छ नेपाल सदा सदा सबै जातिहरूलाई सम्मान गर्छ तर कतिपय नेपालीले नेपाली राष्ट्रियताको सौदाबाजी गरेर स्वार्थ पूर्ति गर्न उद्धत छन् नेपालको राष्ट्रियता भनेको एक भावनात्मक मान्यता मात्र होइन यो एक क्रियात्मक मनादेशा पनि हो भूगोलले मात्र राष्ट्रियताको प्रतिनिधित्व गर्दैन नेपालको राष्ट्रियताका जग तथा आधारहरू के के हुन् त्यसको मूल्याङ्कन नगरी कसैलाई चित्त नबुझ्दैमा स्थापित मान्यताहरूलाई विस्थापित गर्न खोजिएमा राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा हुन सक्छ चाहे हिन्दू अधिराज्य होस् वा राज संस्था वा नेपाली भाषा होस् युगैदेखि स्थापित भएका मान्यताहरूलाई विवादमा ल्याइयो भने नेपालीहरूको एकता टुट्न सक्छ हामी नेपालीहरूको राष्ट्रियता यति संवेदनशील छ कि हाम्रा स्थापित भएका मान्यताहरूमा कुनै विवाद उठाउने काम भयो भने हाम्रो राष्ट्रिय एकतामा खतरा आउन सक्छ त्यसैले हामीले राष्ट्रियताको बारेमा सदा सदा राष्ट्रियताको विषयमा सधैँ सहिष्ण र संवेदनशील भएर मात्र बोल्नुपर्ने हुन्छ नेपालको राष्ट्रियताको कडी भनेको चीन र भारत हो यसमा पनि भारतसँग नेपालको सांस्कृतिक एवं धार्मिक पारस्परिकताका कारणले सौहार्दाताको वातावरणमा बसेर राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता बसाएर राख्न सक्नुपर्छ नेपाल भारत बीचको सौहार्दतालाई घात गराउन केही नेपाली र भारतीयहरू षड्यन्त्रमा संलग्न हुन पनि सक्छन् यस्ता षड्यन्त्रबाट दुवै देशको सरकार जनताहरू सचेत हुन सक्नुपर्छ हुन त नेपाल एउटा भूपरिवेष्टित राज्य हो चीन र भारत यी दुई ठुला राष्ट्रहरूको च्याप्पबाट चोकिएर नेपालले आफ्नो अस्तित्व कायम राख्नु छ नेपालको राष्ट्रियता भनेको आफ्नो अस्मिता स्रोत सम्पदाहरू बचाएर सन्तुलित भएर हिँड्नु हो यसको लागि हामी नेपालीहरू आफै सक्षम र सजग नभई राष्ट्रियतालाई समृद्ध गराउन सकिँदैन राष्ट्रियता भन्ने कुरा अर्काले बचाइदिने होइन आफैले बचाउने कुरा हो अर्काले सहयोग दिन सक्छ तर बचाइदिँदैन नेपाल अहिले गरिब छ किनकि हामी नेपालीहरूले नै नेपाललाई प्रकृतिले दिएका मौलिक स्रोत र सम्पदाहरूलाई योजनाबद्ध रूपले परिचालन गर्न ढिला गरिरहेका छौँ श्रोता तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ आजको श्रृङ्खलामा रहेर हामीले नेपालको राष्ट्रियता र प्राकृतिक सम्पदाको प्रसङ्गलाई उठान गरिरहेका छौँ तपाईँले हामीलाई यति बेला दुईवटा माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ तपाईँ जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुनेर साथ दिइराख्नु भएको छ तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौँ हामी यति बेलाको क्रममा छोटो व्यापारिक विश्राममा जानेछौँ व्यापारिक विश्राम लगतै पुनः बाँकी प्रसङ्गका साथ कार्यक्रममा उपस्थित हुने नै छौँ सुन्दै गर्नुहोला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मनोरञ्जनका लागि सुन्नु हजुर 独自。 नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगा लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुख रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस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 मोटर बाइक विस्तृत जानकारीको लागि नजिकैको सिटी एक्सप्रेसको भुक्तानी काउन्टर वा राष्ट्रिय दैनिकहरूमा हेर्नुहोस् थप जानकारीको लागि फोन चार दुई तिन एक नौ शून्य शून्य सिटी एक्सप्रेस मनी ट्रान्सफर पुर्याउँछौ सम्हालेर ए भाउजू कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै एक्जिक्युटिभ डिरेक्टर पूजा कुबर मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भान्जा बाबु आकर्षक पाटेसन हेरु हेरु लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड सिलिङ वाल पुटिङ कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर इनाद करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठूलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जिके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पूर्ण वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्षको एक पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू सफ्टवेयर डिप्लोमा हार्डवेयर डिप्लोमा नेटवर्किङ डिप्लोमा अकाउन्टिङ डिप्लोमा वेब डिजाइनिङ ब्याङ्किङ एकाउन्टिङ डाटाबेस प्रोग्रामिङ ग्राफिक्स डिजाइनिङ सी प्रोग्रामिङ ल्यापटप मेन्टेनेन्स सिप लेभल हार्डवेयर ट्रेनिङ अनलाइन जब ट्रेनिङ फारम भर्ने अन्तिम मिति दुई श्रावण उनातिस गते छात्रवृत्ति परीक्षा मिति दुई श्रावण एकतिस गते विस्तृत विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहानी पर्सा फोन नम्बर शून्य छपन्न पाँच त्रियासी पाँच उना पचास र भण्डारा फोन नम्बर शून्य छप्पन्न पाँच पचास एक सय तेह्र अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम हाम्रो देश हाम्रो गौरव विश्राम विश्रामपछिको यो समयमा तपाईँहरू सम्पूर्णलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु यदि तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको छ कार्यक्रम हाम्रो देश हाम्रो गौरव लिएर हामी हरेक हप्ताको बिहिबार बिहान आठ बजेको शुभ बिहानी पश्चात आउने गर्दछौँ र करिब करिब नौ बजेसम्म रहने गर्दछौँ यो बसाइमा रहेर हामीले सदा सदा राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू सकारात्मक सोच प्रेरक प्रसङ्ग साथसाथै मिठा मिठा सोधेज गानहरू उठान गर्ने गर्दछौँ आजको श्रृङ्खलामा नेपालको प्राकृतिक सम्पदा र राष्ट्रियताको प्रसङ्गलाई उठान गरिरहेका छौँ मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन प्रविधिबाट दाजु रिजनले साथ दिइराख्नु भएको छ भने म कार्यक्रम प्रस्तुता सुशील पौडेल नेपाल र भारत बीचमा धार्मिक र सांस्कृतिक कुरा र पानीको सवालमा उदार भएर दुवै देशलाई उपयोगी हुन सक्ने नीतिको अवलम्बन गरिनुपर्छ राष्ट्रियताप्रति मानिसहरूको झुकाव घट्दै गयो भने देशभित्र नैतिकताको रास आउँछ धर्म संस्कृतिमा विवाद उठ्न थाल्छ अराजकता बढ्छ नेपाल अहिले सङ्कटमा छ नेपालमा राजनैतिक नेताहरूमा राष्ट्रियताप्रति संवेदनशील हुन नसकेकाले नेपालको प्राकृतिक र सांस्कृतिक पहिचानहरू विवादमा परेका छन् स्वदेश तथा विदेशमा बसेका नेपालीहरूले आफ्नो मातृभूमिको रक्षार्थ संवेदनशील भएर अगाडि बढ्नुपर्ने बेला छ हाम्रो कसैसँग भेदभाव छैन राजनैतिक विवादका कारणले नेपाली राष्ट्रियता र पहिचानको चिरहरण हुनहुन्न हामीले सधैँ मित्र राष्ट्रहरूसँग समान सम्बन्ध कायम गरेर आपसी फुटभन्दा एकतामा आबद्ध भएर हामी नेपालीहरू स्वदेश विदेशमा जहाँ भए पनि राष्ट्रियताको सवालमा एक हुन सक्नुपर्छ हामी जहाँ जे जस्तो स्थानमा भए पनि जननी जन्मी जननी जन्मभूमिश्च स्वर्गादपी गरिएसीको मान्यतालाई सदैव सिरोपर गर्न जरुरी छ श्रोता हिजो आज राष्ट्रियताका बारेमा भाषण छाट्नेहरू धेरै पाइन्छन् तर राष्ट्रपति राष्ट्रियताको बखान गरेर हिँड्नेहरू स्वयं राष्ट्रपति आँसाउने कार्य गरिरहेका छन् राष्ट्रियता नाम मात्रको बनेको छ नारा मात्र घन्काएर हिँड्नेहरूले राष्ट्रपति घातक हुने कार्य गरिरहेका छन् आपसी सद्भाव भाइचारा र सह अस्तित्वको भावनालाई सदा सर्वदा मनन गरिराख्नु प्रत्येक राष्ट्रवासीको मूल कर्तव्य हो हाम्रो समाजमा राष्ट्रियताको ढोल पिटेर हिँड्नेहरू स्वयं नै राष्ट्रघाती कार्यमा संलग्न भइरहेका छन् हाम्रो एकता टुट्नु हुँदैन हामी सबै एक ढिक्का हुनुपर्छ हामी रहे राष्ट्र रहन्छ नरहे हाम्रो स्वाभिमान समाप्त हुन्छ र राष्ट्र पनि रहँदैन भन्ने यथार्थलाई सबैले बुझ्नुपर्छ सबैले अनुसरण गर्न सक्नुपर्छ देशले रगत मागे प्रत्येक असल नागरिकले आफ्नो प्राण उत्सर्ग गर्न सक्नुपर्छ मेचीको जनताको मार कालिका जनताले बुझ्नुपर्छ काली मेचीका जनताको मार मेचीका जनताले बुझ्नुपर्छ हिमालको चरीले तराईमा बास पाउनुपर्छ भने तराईका चरीले हिमालमा बास पाउनुपर्छ हाम्रो देशमा राष्ट्रियता नारामा सीमित भइरहेको छ राष्ट्रको कुबल हुने कार्य कसैले पनि गर्न हुँदैन यहाँ त यस्तो छ जसले कानुन बनायो तिनै व्यक्ति कानुनको विपरीत हिँडिरहेका छन् देश बनाउँछु भन्ने धेरै आए हाम्रो समाजमा तर बनाउने भने आठसम्म गरेनन् जोस जाँगर र शक्तिले मात्र देश बन्छ अल्छ्याइले देश बन्दैन कदापि याद गरौँ ती नेताहरूले जसरी संविधान सभा दुईको निर्वाचनमा जोस जाँगर शक्ति अनि रातारात नसुती काम गरेका थिए त्यसरी नै जोस जाँगर अनि शक्तिबाट संविधान निर्माणतर्फ गर्नतर्फ लागन् राष्ट्रिय झुन्डा उडाएर दाह संस्कार सम्पन्न गरिँदैन राष्ट्रियता प्रबल हुन सक्दैन तारे होटलहरूमा बसेर बफ र ब्रान्डीको तालमा गफ लडाउँदैमा राष्ट्र बन्न सक्दैन राष्ट्रिय झण्डा डढाएर केवल पराईलाई प्रशय दिँदैछ यहाँ राष्ट्रको झण्डा डढाउनु कहिले राष्ट्रियता हुन सक्छ अह हुन सक्दैन कदापि पनि हुँदैन तसर्थ राष्ट्र बनाउन प्रत्येक नागरिक र नेताहरू यन्त्र जस्तै अथक र लगनशील भएर लाग्नुपर्छ अनि मात्र राष्ट्रियता नारामा सीमित हुँदैन र राष्ट्र पनि छिटै उन्नतिको मार्गमा लम्किन सक्छ यदि हामीले हाम्रो राष्ट्रियता जोगाउन छ भने जननी जन्मभूमिष्ठ स्वर्गादपि गरिएसीको मान्यतालाई सदैव शिरोपर गर्न जरुरी छ राष्ट्र बनाउन स्वयं उन्मुख हुनुपर्छ केवल अरूको मुख ताक्नु हुँदैन आफ्नो गाउँ आफै बनाऊ भन्ने मानसिकता सबैमा विकसित हुनुपर्छ छुवाछुत भेदभाव बाल विवाह र बहुविवाहको प्रचलन सदाका लागि हटाउनुपर्छ कुराले भन्दा कामले यी सारा कुरा गरिनुपर्छ बाटोघाटो सडक बिजुली बत्ती खानेपानी आदिको व्यवस्था सबै ठाउँमा हुनुपर्छ रोग भोक र शोकले कुनै पनि जनता मर्न हुँदैन जहाँ राष्ट्रियता दर्बिलो हुन्छ त्यहाँका जनता पनि दर्बिला हुन्छन् जहाँ राष्ट्रियता फितल हुन्छ त्यहाँका जनता पनि फितला हुन्छन् देशले हामीलाई संसार देखाइदियो आँखाको ढकानी खुलाएर संसारलाई निहाल्ने ठाउँ दियो यसैमाथि टिकेर हामी बाँचिरहेका छौँ धरती नभए हामीले टेक्ने ठाउँ पाउँदैनथ्यौँ हाम्रो अस्तित्व जीवित राख्ने किन राष्ट्र रहेको हामी रहन्छौँ भन्ने यथार्थलाई यो सत्य कुरालाई सबै नेपालीले पालना गर्न सके मात्र नेपालको राष्ट्रियता नारामा मात्र सीमित रहँदैन श्रोता तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरव सुनिराख्नु भएको थियो एथेन्जेल आजको श्रृङ्खलामा रहेर हामीले नेपालको राष्ट्रियता र प्राकृतिक सम्पदाको प्रसङ्गलाई उठान गर्यौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रमप्रति केही सल्लाह सुझाव टिका टिप्पणी अनि प्रतिक्रियाहरू छन् भने रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरको स्टुडियोको टेलिफोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा टिपाउन सक्नुहुनेछ र यदि तपाईँ हामीलाई फेसबुक मार्फत आफ्ना प्रतिक्रियाहरू जनाउन चाहनुहुन्छ भने फेसबुकको सर्च बक्समा गएर हाम्रो देश हाम्रो गौरव सर्च गर्न सक्नुहुनेछ त्यस पश्चात त्यहाँ एउटा पेज भेट्टाउनुहुनेछ त्यस पेजमा आफ्ना टिका टिप्पणी प्रतिक्रियाहरू पोस्ट गर्नुहोला यहाँनिर तपाईँलाई यो आग्रह गरे र यतिन्जेल कार्यक्रम जहाँ जे जस्तो स्थानमा रहेर हामीलाई सुनेर साथ दिनुभयो तपाईँप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट दाजु रिजनको साथ मिल्यो दाजु रिजनलाई पनि धेरै धेरै धन्यवाद प्रकट गर्दै अर्को हप्ता यसै समयमा उपस्थित हुने बाचा गर्दै एउटा स्वदेश गान तपाईँको लागि छोड्दै कार्यक्रम प्रस्तुता म सुशील पनि उजेल पर्न चाहन्छु हवस् त नमस्कार नेपालको जय होस् जय मातृभूमि Thank you.